रखना कभी अलविदा ना कहना कभी अलविदा ना कहना रोते हंसते बस यूं ही तुम गुनगुनाते रहना कभी अलविदा ना कहना कभी अलविदा ना कहना करते करते हम तुम कहीं खो जाएंगे इन्हीं बहारों के आंचल में थक के सो जाएंगे प्यार करते करते हम तुम कहीं खो जाएंगे इन्हीं बहारों के आंचल में थक के सो जाएंगे सपनों को फिर भी तुम यूं ही सजाते रहना कभी अलविदा ना कहना कभी अलविदा ना कहना चलते चलते मेरे ये गीत याद रखना कभी अलविदा ना कहना कभी अलविदा ना कहना राह में दिल भर बिछड़ जाए कहीं हम मगर और सुनी सी लगे तुम्हें जीवन की ये डगर बीच राह में दिल भर बिछड़ जाए कहीं हम मगर और सुनी सी लगे तुम्हें जीवन की ये डगर हम लौट आएंगे तुम यूं ही बुलाते रहना कभी अलविदा ना कहना कभी अलविदा ना कहना चलते चलते मेरे ये गीत याद रखना कभी अलविदा ना कहना कभी अलविदा ना कहना रोते हंसते बस यूं ही तुम गुनगुनाते रहना कभी अलविदा ना कहना कभी अलविदा ना कहना हम्म, हम्म, हम्म। यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्स हेटौँडाबाट र तपाईँले यो कार्यक्रम रेडियो अनमोल डट कममा पनि लाइभ सुन्न सक्नुहुन्छ र तपाईँले यो कार्यक्रम सवि सौगा डट ब्लग स्पोर्ट डट कममा चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ साथै तपाईँले युट्युब भर्जनमा मेरो व्यक्तिगत युट्युब च्यानल छ चन्द्र घलान त्यहाँ पनि तपाईँले सर्च गरेर यो कार्यक्रमका क्लिपहरू सुन्न सक्नुहुन्छ हामी सबै मानिसहरू हौँ मानिसबाट जान अन्जानमा गल्तीहरू भइरहन्छ हामी कतिपय गल्तीहरूलाई सुधार्न सक्दैनौँ तर कतिपय गल्तीहरू नदोहोऱ्याउने प्रयास गर्न सक्छौँ गल्तीहरूलाई नदोहोऱ्याएर हामी एकअर्काप्रति वफादार भइरहन प्रेम गरिरहन सक्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी विशेष गरी जीवनसाथीका प्रेमका कुराहरू गर्छौँ श्रीमान श्रीमतीका परिवारका कुरा गर्छौँ अनि साथीभाइ आफन्तको कुरा पनि गर्छौँ तपाईँ संसारमा एक्लै बाँच्नलाई धेरै गाह्रो हुन्छ तर हाम्रो आफ्नो साथी छ आफन्त छ परिवार छ भने हामीलाई जीवन सहज लाग्छ अहिले पृथ्वीमा झन् झन् नराम्रा गतिविधिहरू बढ्दैछन् झन् झन् नराम्रो कुराहरू हुँदैछन् यस्तो बेलामा अझ हामी एकअर्कालाई साथ दिन एकदमै जरुरी छ र तपाईँ कहिलेकाहीँ टाढा भएको बेला आफ्नो साथीलाई आफन्तलाई परिवारलाई सम्झनुहुन्छ अथवा नजिकै भएको बेला पनि केही भन्न चाहनुहुन्छ होला कार्यक्रम मुटुदेखि मुटुसम्ममा त्यस्तै भावनाहरू हामी राख्ने गर्छौँ र अब क्रममा भनिराख्दैछु तपाईँकै सन्देशहरू कार्यक्रम मुटुदेखि मुटुसम्मका लागि यो पहिलो कमेन्ट गर्नुभएको हो अमृता खवाहाङ लिम्बुजेले यो धेरै समयपछि उहाँको कमेन्ट पढ्न पाएँ सम्भवतः मुटुदेखि मुटुसम्म चाहिँ पहिलो हो कि यो कार्यक्रममा चाहिँ जस्तो पनि लाग्छ अमृता खवाहाङ लिम्बुजेले कमेन्ट गर्नुभएको छ लेख्नुहुन्छ हेलो हजुर के छ खबै खबर आरामै हुनुहुन्छ भन्नुभएको छ एकदमै ठिक छ अमृताजी र लेख्नुहुन्छ it's me Sayapatri media group प्रवासको मेम्बर तेह्रथुमको लसुनेबाट अमृता खवाहाङ लिम्बू रात्रिकालीन सन्देश राख्नुपर्दा माई फ्रेन्डहरू लुङबा अमृत कुरुङबाङ त्यसै गरी कल्पना श्रेष्ठ झुमा पन्धाक लिम्बू कुरुङबाङ ओसिन त्यसै गरी जगत कोयु राई निश्चित निश्चल सोम लिम्बू त्यसै गरी संस्कृति बान्तव राई अल भवाई भन्नुभएको छ यो मिठो सन्देशको लागि अमृता खवाहाङ लिम्बूजीलाई धेरै धेरै धन्यवाद छ तपाईँको यस्तै कमेन्टको हामी आगामी दिनमा पनि अपेक्षा गर्छौँ अनि तपाईँलाई सम्झिरहनेछौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट कसले गर्नुभएको छ हेर्दैछु सबिना लिम्बू कन्दङवाजीले कमेन्ट गर्नुभएको छ धेरै समयपछि उहाँको पनि कमेन्ट पढ्ने मौका पाएँ लेख्नुहुन्छ हेलो हजुर दर्शन नमस्ते म सयपत्री मिडिया ग्रुपको मेम्बर सबिना लिम्बू कन्दङवा तेह्रथुम छाते ढुङ्गाबाट शुभरात्रि सन्देश राख्नुपर्दा मेरा आत्मीय साथीहरू सोना कन्नङवा चन्द्रकला राई शोभा कुलुङ त्यसै गरी दिपसन छेत्री राम मगराती सुस्मिता राई देवमान देवान लगायत मलाई सबिना कन्दुङवा भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ सपनी भन्दै बाई बाई भन्नुभएको छ सबिना लिम्बू कन्दुङवाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पूजा योङहाङजीले र लेख्नुहुन्छ दर्शन नमस्ते नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेबुङ गाउँपालिका दुई इलाम घर भई हाल छापाबाट रात्रिकालीन सन्देश राख्नु पर्दा साथीहरू अमित इसारन चौधरी साजन योङखाङ लिम्बू बेदराज विष्टकान्छा रामलाल सुमन सुमन गुरुङ विनोद लजालु पूर्वेली आकाश राई कुर्बान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 उहाँहरूसँग सम्झिरहनुहोला अनि तपाईँ त्यहाँ जे गर्नुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ त्यसले तपाईँको परिवारलाई कुनै न कुनै रूपमा असर गर्न सक्छ भनेर पनि सदैव मनमा राख्नुहोस् अनि सकेसम्म छिट्टै फर्केर आफ्नो परिवारसँग रहने कोसिस पनि गर्नुहोस् भनेर भन्न चाहन्छौँ अनि उहाँले अगाडि लेख्नुभएको छ प्रोग्राम मार्फत रात्रिकालीन गुड नाइट सन्देश राख्नु पर्दा हजुर लगायत प्राविधिक मित्रलाई अनि साथीहरू अप्सरा दाहाल भट्टराई कुर्बान हवारी जमिनदार बाको इमान्दार छोरो पूजा योङहाङ सफल पौडेल खत्री विजय पौडेल सर मिडिया प्रेमी नतासा लिम्बू रुबिना हामी घायल अभिमान सुनवार कुमार पूर्वेली कान्छा त्यसै गरी इस्माली कान्छा इस्माली कञ्चन माफ गर्नुहोस् कान्छा भनेको इस्माली कञ्चन रहेछ अनि बुद्धवीर तामाङ राजकला राईनी त्यसै गरी मगर्नी मनिषा थापा इस्माइल खुसी सुब्बा प्रमिला छेत्री लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ जाता हूँ मैं बैठे बैठे कहीं खो जाता हूँ मैं कहते कहते ही चुप हो जाता हूँ मैं क्या यही प्यार है क्या ये हैं क्यों देखते ही चुप हो जाता हूँ मैं सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्ज हेटवडा मकवानपुरबाट र तपाईँले अनलाइनमा रेडियो अनमोल डट कमबाट पनि यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ र तपाईँले चाहेको बेलामा सबै Saugat dot blogspot dot कमबाट पनि यो कार्यक्रमलाई लाइभ सुन्न सक्नुहुन्छ त्यसै गरी अब भने फेरि तपाईँका सन्देशहरू राख्दैछु सन्देश राख्नुभन्दा अगाडि तपाईँलाई फेरि सन्देश राख्ने तरिका एकपटक बताउँ तपाईँ आफ्नो मनका कुराहरू लेख्न चाहनुहुन्छ अथवा शृङ्गारी गजल मुक्तक सायरी कविता वा तपाईँले जीवनमा भोग्नुभएका कुनै सुख दुःखका कुराहरू बताउन चाहनुहुन्छ भने कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका भावनाहरू पठाउन सक्नुहुन्छ र साथीहरूको लागि परिवारको लागि आफन्तको लागि पनि सन्देश पठाउन सक्नुहुन्छ सन्देश पठाउनका लागि फेसबुकमा सर्च बारमा गएर तपाईँले सबै सौगात अनुराग टाइप गर्नुहोस् त्यो गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजको हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका हुन्छौँ त्यो पोस्ट मुनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ त्यस्तै तपाईँले रेडियो अनमलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ अब भने फेरि तपाईँका सन्देशहरू पढ्दैछु यो सन्देश पठाउनु भएको हो उहाँको युजर नेम चाहिँ भुल भए माफ गर रहेछ तर उहाँको वास्तविक नाम चाहिँ कमला बनेम लिम्बू उहाँले कमेन्ट गर्नुभएको छ लेख्नुहुन्छ आदरणीय कार्यक्रम प्रस्तुताज्यूमा नमस्ते सेवारो भन्नुभएको छ नमस्ते कमलाजी तपाईँलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ उहाँ अगाडि लेख्नुहुन्छ म सयपुत्री मिडिया ग्रुपको सदस्य काली कमला बनेम लिम्बू ताप्लेजुङबाट शुभरात्रि सन्देश राख्नु पर्दा आत्मीय साथीहरू टिका परघारी लिम्बू निश्चल निर्मला बनेम रमेश साम्पाङ राई त्यसै गरी मनुका ल्वागुन त्यसै गरी इन्दिरा चामलिङ राई रामकृष्ण एकल यात्री दिपसन छेत्री सोम कुमार लिम्बू सङ्घर्ष बेघा लिम्बू लवली एनजी अमृत कुरुङबाङ अरुण भण्डारी सुजल चामलिङ राई दिलु सानु याम्फू लगायत सम्पूर्ण साथीहरूलाई सुन्दर सपनीको कामना गर्दछु बबाई लभ यु अल भन्नुभएको छ काली कमला बनेमजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेमकला आचार्यजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ र उहाँको कमेन्ट पनि अलिक पछि पढ्दैछु उहाँले पहिला पहिला धेरै पठाइरहनु भएको थियो र आज चाहिँ केही हप्तापछि उहाँको कमेन्ट पाएको छु उहाँ कमेन्टमा अगाडि लेख्नुहुन्छ हेलो नमस्ते दर्शन खाना भयो त के छ खबर भन्नुभएको छ खाना भइसकेको छ मेरो एकदम ठिक छ अनि तपाईँको पनि सबै ठिक छ होला भनेर अपेक्षा गरेको छु र उहाँ अगाडि लेख्नुहुन्छ के लेख्नु भएको छ अह म प्रेम कला आचार्य तिनझुरे मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट गुड नाइट हजुरलाई पनि भन्नुभएको छ धन्यवाद छ त्यसै गरी डियर मुटु सुसन लिम्बू सबिन न्यौपाने दादा एक्लो मुटु सन सञ्जन लिम्बू साजन होला सायद साजन लिम्बू निर्मला तामाङ राजु लिम्बू त्यसै गरी डाक्टर सोमराज श्रेय शेर्पा डियर होला सायद माफ गर्नुहोस् डियर सोमराज शेर्पा त्यसै गरी करिश्मा करिश्मा राज राजन खतिवडा त्यसै गरी सपन घिसिङ तामाङ त्यसै गरी कमल खनाल विमला माझी सङ्घर्ष बेघा लिम्बू दादा मायालुको सौगात अल फ्रेन्ड भन्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ प्रेमकलाजी तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ घायल अभिरमान सुनवारजीले उहाँ लेख्नुहुन्छ आज पनि आए है हेलो गुड इभिनिङ हजुर के छ खबर सन्चै हुनुहुन्छ खाना खानुभयो भन्नुभएको छ म सन्चै छु खाना पनि भयो तपाईँको पनि भयो होला भनेर अपेक्षा गरेको छु आज फेरि आए है नेपाल सरकारबाट मान्यता प्राप्त सामाजिक कार्यमा एक कदम अगाडि स्मी तिनजुरी मिडिया ग्रुपको प्रभास ग्रुप प्रभास नेपालको मेम्बर फ्रम पाँचथर फिदिम नगरपालिका तिनबाट मिडियालाई धेरै माया गर्ने घायल अभिमान सुनवार गुड नाइट विशेष गर्नुपर्दा काली शर्मिला चौलगाई मिस अनुषा लिम्बू अमित किराँत सुनवार त्यसै गरी सुनिता राई पूर्वेली त्यसै गरी देव मनोज भुजेल साजन योङहाङ लिम्बू वेदराज कान्छा प्रतीक्षा थापा मगर राई युनिसा टुटेको मन टुटेको मन लिम्बू जुनु दिवाली तिजेका माफ गर्नुहोस् जुनु दिवानी टिगेला भन्नुभएको छ जीवन चौहान टिकाराम सुनवार रामलाल सुमन रोयल सरोज लिम्बुनी रिना लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ यहाँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ अभिरमानजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामु केसी अन्जानजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ अनि मिठो गजल मुक्तक सायरी पनि उहाँ लेख्नुहुन्छ त्यसैले उहाँले आज एउटा मुक्तक पठाउनु भएको छ मुक्तक यस्तो छ के चाहिँ गरौँ कुन चाहिँ रोजौँ धुधार गरियो गरिदियो के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दुधार गरिदियो बुझी नबुझी निर्णय लिन हतार गरिदियो के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दुधार गरिदियो बुझी नबुझी निर्णय लिन हतार गरिदियो मैले आफ्नो बारेमा के मालुमात दिएको थिएँ मैले आफ्नो बारेमा के मालुमात दिएको थिएँ मेरो त मुटुले नै धड्कनलाई इन्कार गरिदियो बुझी नबुझी निर्णय लिन हतार गरिदियो के चाहिँ गरौँ कुन चाहिँ रोजौँ दोधार गरिदियो भन्नुभएको छ निकै नै राम्रो मुक्तक लेख्नुभएको छ रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुखाको मान्छे हाल युरोपबाट मिस यु अल भन्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँले टाढा रहेर पनि हामीलाई सदैव सम्झिरहनुहुन्छ त्यसै गरी अर्को कमेन्ट पढ्न चाहन्छु म कमेन्ट भन्दा पनि रामुजीले नै फोटोमा पनि पठाउनु भएको थियो रहेछ आफ्नो पन्त सबैले देखाउँछन् वास्तवमा आफ्नो को हो त्यो त समयले नै देखाउनेछ भनेर पठाउनु भएको रहेछ यहाँलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद छ बादल में शर्मा के मेरी जाना छुपा बादल शर्मा के मेरी जाना सीने से लग जा तू बल खा के मेरी जाना गुमसुम सा है गुपचुप सा है मदहोश है खामोश है ये समा हाँ ये समा कुछ और है ओ हो हो चांद छुपा बादल में शर्मा के मेरी जाना सीने से लग जा तू बल खा के मेरी जाना नजदीकियाँ बढ़ जाने दे अरे नहीं बाबा नहीं अभी नहीं नहीं नहीं ये दूरियाँ मिट जाने दे अरे नहीं बाबा नहीं अभी नहीं नहीं नहीं दूर से ही तुम जी भर के देखो तुम ही कहो कैसे दूर से देखूं चांद को जैसे देखता जगो गुमसुम सा है गुपचुप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 गरेका छौँ त्यो पोस्टमा कमेन्ट गर्न अथवा पेजमा सिधै म्यासेज गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ तपाईँले यो कार्यक्रममा तपाईँको जीवनको भावनाहरू दुःख सुखका कुराहरू शृङ्गारिक गजल मुक्तक सायरी कविता त्यसै गरी आफ्नो साथी आफन्त र परिवारको लागि सन्देशहरू पनि पठाउन सक्नुहुन्छ र फेरि ढिला नगरी म तपाईँकै सन्देश पढ्न चाहन्छु आज मसँग तपाईँ तपाईँका थुप्रै सन्देशहरू भएकोले सन्देश लगातार पढिरहेको छु यो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता विजय पौडेलजीले र लेख्नुहुन्छ हेलो नमस्कार हाई हजुर sweet remember I'm from Nepal Bharat Maitri radio श्रोता सङ्घ मधेस प्रदेश वीरगन्जबाट हजुर मार्फत सम् सम्झना राख्नुपर्दा प्रकाश साक्य त्यसै गरी रमधार मेहता हिम्मत खड्गी कुर्बान हवारी रामलाल सुमन शम्भु चौधरी प्र त्यसै गरी प्रेमडोमा शेर्पा पूजा योङहाङ तेज शशिगिरी त्यसै गरी सिम्पल सङ्गीता धमला प्रतीक्षा थापा मगर हिमा राई हिमा उपासा राई अनिता भण्डारी लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ विजयजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट गर्नुभएको छ हाम्रो निमित श्रोता अनि छोटो कमेन्ट गर्नुहुने साथी सफिरा सिर्जना सुनवारजीको उहाँ लेख्नुहुन्छ hi namaste good night all miss you भन्नुभएको छ सफिरा सिर्जना सुनवारजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ गोविन्द लाफालीजीले र उहाँ लेख्नुहुन्छ ओइलिन दिन्न विश्वासको जल चढाइरहँला उहिलिन दिन्न विश्वासको जल चढाइरहँला यो मनमुटुमा यो जिन्दगीमा सजाइरहँला वा निकै नै राम्रो मुक्तक लेख्नुभएको रहेछ अनि पहिलोपटक उहाँको कमेन्ट पनि पढ्दैछु कि जस्तो लाग्यो गोविन्दजी धन्यवाद छ उहाँको मुक्तक अझै बाँकी छ पढ्दै जाउँ सुरुदेखि ओइलिन दिन्न विश्वासको जल चढाइरहँला यो मनमुटुमा यो जिन्दगीमा सजाइरहँला ओइलिन दिन्न विश्वासको जल चढाइरहँला यो मनमुटुमा यो जिन्दगीमा सजाइरहँला तिमी फुल बनेर यो जिन्दगीमा सुन्दर बनाइदिनु तिमी फुल बनेर यो जिन्दगी सुन्दर बनाइदिनु म माली बनेर त्यो सुन्दरता सधैँ बचाइरहँला यो मुन यो मनमुटुमा यो जिन्दगीमा सजाइरहँला ओइलिन दिनु विश्वासको झन् चढाइरहँला निकै नै राम्रो मुक्तक गोविन्द लाफाली उदयपुरबाट हामीलाई कमेन्ट गर्नुभएको थियो र दिस इज फर यु भन्नुभएको छ धेरै धन्यवाद छ उदयजी माफ गर्नुहोस् धेरै धन्यवाद छ गोविन्दजी तपाईँको यो मिठो मुक्तको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै मुक्तको हामी अपेक्षा गर्छौँ र उहाँले अगाडि पनि लेख्नुभएको छ thank you my one and only love भन्ने भनेर भन्नुभएको छ उहाँले पनि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ होला अनि उहाँले अर्को पनि एउटा कमेन्ट गर्नुभएको रहेछ यो पनि उहाँको मुक्तकै हो यो धड्कन यो मुटु छुनु छुने तिमी पाएको छु यो धड्कन यो मुटु छुने तिमी पाएको छु सारा सर्वोच्च आभास हुने तिमी पाएको छु यो धड्कन यो मुटु छुने तिमी पाएको छु सारा सर्वोच्च आभास हुने तिमी पाएको छु सुखमा रमाउने त हजारौँ आए जिन्दगीमा सुखमा रमाउने त हजारौँ आए जिन्दगीमा मेरो पीडामा दुःखमा रुने तिमी पाएको छु यो धड्कन यो मुटु छुने तिमी पाएको छु सारा सर्वोच्च आभास हुने तिमी पाएको छु one and only my love भन्नुभएको छ धेरै धन्यवाद छ गोविन्दजी तपाईँको पहिलो कमेन्ट पहिलो कमेन्टमा यति राम्रा राम्रा मुक्तकहरू पढ्न पायौँ तपाईँको यस्तै मुक्तक हामी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 पार चलो चांद के पार चलो चांद के पार चलो चांद के पार चलो